पार्टीको तेस्रो महाधिवेशन रायमाझीको बहुमत भएको केन्द्रीय कमिटीले दरभङ्गामा भएको विस्तारित बैठकका निर्णयहरूलाई कार्यान्वयन गरेन नौ महिनामा तेस्रो महाधिवेशन गर्ने निर्णयमा सिनकोसम्म भाँच्ने काम भएन सङ्घर्षका निम्ति पार्टी सङ्गठनलाई बढाएर लैजानुको सट्टा राजाको फौजी शासनका विरुद्ध आन्दोलन गर्नुहुन्न भन्ने प्रचार गर्न थालियो जाल प्रपञ्चबाट रायमाझीले बहुमत पाएको केन्द्रीय कमिटी रहन्जेल पार्टी पङ्गु भइरहने भयो मात्र कम्युनिस्ट पार्टीको बदनाम हुने भयो रातो झण्डा अपमानित हुने भयो अब केन्द्रीय कमिटीले हटाएर नयाँ केन्द्रीय कमिटी बनिनु पार्टीको पहिलो आवश्यकता बन्यो त्यो कसरी गर्ने पार्टी विधानमा केन्द्रीय कमिटीले महाधिवेशन बोलाउने उल्लेख छ महाधिवेशन नभई पुरानो केन्द्रीय कमिटी भङ्ग भई नयाँ कमिटी बन्न सक्दैन समस्याको गाँठो कसरी फुकाउने भनेर हामी सबै रणभुल्लमा पर्यौँ हामीले भारतीय कम्युनिस्ट पार्टीका महामन्त्री अजय घोष शीर्षस्थ नेताहरू श्रीपाद अमृत डाँगे र नमरुद रिपादसँग भेट्यौँ अजय घोष र डाँगेले हामीलाई रायमाझीका कुकृत्य बताउनु भयो मस्कोमा गएर रायमाझीले विश्व कम्युनिस्ट आन्दोलनलाई नै भ्रमित पार्ने चाल गरेको उहाँले सुनाउनु भयो डाँगे भन्नुहुन्थ्यो रायमाझी त यति खप्पिस रहेछन् अझै र मेरा बिच झगडा पार्ने कोसिस गरे अजय घोषको त कडा अडान नै थियो कुनै पनि परिस्थितिमा नेपालका कमरेडहरूले राजाको फौजी तानासाईका विरुद्ध लड्नै पर्छ आज प्रजातन्त्रका लागि लड्नु भएन भने भोलि तपाईँहरूलाई कसैले सम्झने छैन लोकतन्त्र आउँछ आउँछ उहाँले हामीलाई उत्साहित बनाउनु भयो विश्व कम्युनिस्ट आन्दोलनमा एउटा परम्परा छ केन्द्रीय कमिटीले कुनै पनि अवस्थामा महाधिवेशन नबोलाउने भयो भने तलकै कमिटीहरूले आफ्नै पहलमा महाधिवेशन आयोजक कमिटी बनाउन सक्छन् यस्तो महाधिवेशनलाई रिक्युजिसन कङ्ग्रेस भनिँदो रहेछ हामी पनि यही सिद्धान्तका आधारमा महाधिवेशन गर्ने निर्णयमा पुग्यौँ त्यस समयमा हामीसँग राष्ट्रिय स्तरका नेता तुलसीलाल मात्र हुनुहुन्थ्यो यति गहन जिम्मेवारी वहन गर्दै महाधिवेशन बोलाउने र त्यसबाट नयाँ नेतृत्व चयन गरी राजाको फौजी तानाशाहीका विरुद्ध सङ्घर्ष गर्ने अठोटका साथ महाधिवेशन बोलाउने निश्चित गरिएको थियो यस्तो महाधिवेशनमा हामीलाई राष्ट्रिय स्तरको नेताको खाँचो अनुभव भयो यही कुरा अजय घोष र डाँगेले पनि भन्नुभयो बनारस फर्केर हामीले अन्तर्जुन सामञ्जस्य कमिटीको बैठक गऱ्यौँ महाधिवेशनको तयारीका लागि योजना बनाइयो महाधिवेशनमा हामीले दुईजना नेतालाई ल्याउन पहल गर्ने निर्णय गऱ्यौँ पुष्पलाल काठमाडौँमा भूमिगत रूपमा काम गरिरहनु भएको थियो मनमोहन अधिकारी थुनामा हुनुहुन्थ्यो उहाँहरू दुवैजनालाई महाधिवेशनमा ल्याउने निर्णय भयो यसका लागि सबै चाँचोबाजो मिलाउने जिम्मा मलाई पर्यो अब यी दुई नेताहरूलाई बनारस ल्याउने योजना बनाउन थाले यो मिसन सफल बनाउन म काठमाडौँ हिँडेँ काठमाडौँमा भूमिगत रूपमा काम गरिरहनुभएका पुष्पलाललाई पक्राउ गर्नका लागि सरकार ज्यान फालेर लागेको रहेछ अरू त के हाम्रा केही कार्यकर्ताहरू समेत उहाँलाई पक्राउने घृणित काममा लागेका रहेछन् एकजना मतिचा भन्ने मानिस थिए जो दुई हजार सत्र सालको काण्ड हुनुभन्दा अघि नै सक्रिय कम्युनिस्ट देखिन्थे वास्तवमा तिनी त पुलिसका गुप्तचर पो रहेछन् दुई हजार सत्र सालको काण्डपछि उनको सक्कली रूप देखियो अब त उनी प्रहरी वर्दीमा पिस्तोलसहित आएर माइलदाईलाई नपक्री छोडिदिन भन्दा रहेछन् पुष्पलाललाई पक्राउन आफ्नै भनेका मान्छेहरू पनि यसरी लागेको हुनाले उहाँले अति सुरक्षित रूपमा बसेर काम गरिरहनु भएको रहेछ भूमिगत बसेको ठाउँमा गएर मैले उहाँलाई भेटेँ हामीले गरेका सबै कामका बारेमा सविस्तार जानकारी गराएँ तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको उल्लेख गर्दै मैले काठमाडौँ आउनुको लक्ष्य पनि बताएँ मेरो कुरा सुनेपछि उहाँ निकै खुसी हुनुभयो हामीले गरेका कामको निकै प्रशंसा गर्नुभयो हामीले राम्रो काम गरेकोमा बधाई दिँदै भन्नुभयो ल मेरो बारेमा चिन्ता नलिनु म चितलाङको बाटो भएर बनारस आउँछु आफै योजना बनाइकन आवश्यक साथीहरूको सहयोग लिएर भोलि नै हिँड्छु उतै भेटौँला तपाईँ साथीहरूसँग सरसल्लाह गरेर मनमोहनजीलाई जेलबाट भगाउनुहोस् काम गर्दा नहडबडाएर गर्नुहोला यति कुराकानी भएपछि हामी छुट्यौँ मेरो एउटा काम बल्ल पुरा भयो खुसी पनि लाग्यो त्यसपछि दोस्रो कामतिर लागेँ मनमोहन दाजुलाई भेट्न गएँ म भाइ भएकोले प्रहरीले मलाई उहाँसँग सजिलै भेट्न दियो पुल्चोको एउटा घरको माथिल्लो तलामा उहाँलाई राखिएको थियो त्यहाँ गिरिजाप्रसाद कोइराला तारणी प्रसाद कोइराला लगायत थुप्रै व्यक्ति थुनामा हुनुहुँदो रहेछ म माथिल्लो कोठामा गएँ सबै बन्दीहरूसँग नमस्कार र अभिवादन आदान प्रदान भयो मनमोहन दाजुले आफू काठमाडौँ आउनुको मुख्य उद्देश्य बताए भगाउने उपाय खोजे उहाँलाई पनि यहाँबाट भाग्न सक्ने के सम्भावना हुन्छ भनेर सोधेँ यहाँभित्रबाट त गाह्रो होला बाहिर साथीहरूसँग सरसल्लाह गर्नु र म पनि विचार गर्छु भन्नुभयो त्यस दिन त म त्यत्तिकै फर्केँ काठमाडौँका साथीहरूसँग सरसल्लाह गरेँ विभिन्न योजना बनाएँ यद्यपि कुनै योजना सफल नहुने देखियो केही राम्रै रकम दिएर सुरक्षा गार्डको सहयोग लिन सकिन्छ कि भनेर योजना बनाइयो तर त्यो पनि विफल भयो अन्तमा हरेस खाएर म मनमोहन दाजुलाई भेट्न गएँ उहाँले तेस्रो महाधिवेशनको सफलताको शुभकामना दिँदै फौजी तानासाहीको विरोधमा कम्युनिस्टहरूले उच्च मनोबलका साथ अग्रपङ्क्तिमा खडा हुनुपर्छ मेरो यही शुभकामना सुनाइदिनु भन्नुभयो म आफ्नो उद्देश्यमा आधा सफल आधा विफल भएँ जे भए पनि हामीसँग राष्ट्रिय स्तरका दुईजना नेता पुष्पलाल र तुलसीलाल त हुनुहुन्छ भन्ने सोच्दै बनारस फर्केँ उहाँहरूको नेतृत्वमा तेस्रो महाधिवेशन गर्नुपर्छ भन्ने हामीले अठोट गऱ्यौँ मैले त्यसबेला हिक्मत सिंह भण्डारीलाई भनेका कुरा सम्झना आउँछ हिक्मतजी अब पुष्पलालजीलाई त लिएर आइयो तर पुष्पलाल र तुलसीलालको ऱ्याङठ्याङ नपरोस् यसै त नेताहरू कम भएका बेला यति ठुलो काम गर्न आँटिरहेका छौँ यी दुवै नेताहरूलाई मिलाएर लैजानुपर्छ तपाईँ त पुरानो मानिस फेरि तपाईँसँग यी दुई नेताको उठवास पनि छ उहाँहरूलाई मिलाएर लैजाने कुरामा तपाईँको ठुलो भूमिका छ हो यो कुरा तपाईँले ठिक भन्नुभयो हामी दुई नेतामा ऱ्याङठ्याङ हुने खतरा पनि छ जे भए पनि म आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु हिक्मतजीले भन्नुभयो हामी यी दुई नेतालाई लिएर पार्टीको तेस्रो महाधिवेशनको तयारीमा लाग्यौँ तेस्रो महाधिवेशनको तयारीको सिलसिलामा मोहन विक्रम सिंह पश्चिममा पक्राउ पर्नुभयो यसले हामी आयोजकलाई ठूलो धक्का लाग्यो तेह्रथुमका अति परिश्रमी कर्मठ कम्युनिस्ट नेत्र गुरुगाई महाधिवेशनको समाचार पहाडको कुना कप्चामा पुर्याउँदै हुनुहुन्थ्यो त्यसै बेला उहाँलाई फासिस्ट थानासाई सरकारले पक्राउ गर्यो र निर्ममतापूर्वक हत्या गरिदियो उहाँको दोष तेस्रो महाधिवेशनका लागि साथीहरूलाई खबर लिएर जानु मात्र थियो महाधिवेशन हुन नदिन राजाको फौजले व्यापक धरपकड र आतङ्क त मचाएकै थियो यिनैका मतियारका रूपमा रायमाझी डरुफाले पनि साथीहरूलाई हतोत्साहित गर्न हरेक हत्कण्डा प्रयोग गरिरहेको थियो पार्टीका साथीहरूलाई भड्काउने तर्साउने धम्क्याउने जस्ता कार्य गरिन्थ्यो हामी आयोजकहरूको चरित्र हत्या गर्ने दुष्प्रयास भइरहेको थियो मलाई षड्यन्त्रकारी पार्टी फडुवा नेताहरूबीच झगडा गराउने कुतत्व भन्ने आरोप लगाएर बदनाम गराउन खुबै प्रचार गरे यस्तै प्रकारले अरू कमरेडहरूलाई पनि व्यक्तिगत लान्छना र आरोप लगाई बदनाम गरे यी सबैको उद्देश्य साथीहरूले महाधिवेशनमा भाग नलिउन् भन्ने थियो यति विघ्न प्रतिकूलताका बावजुद दुई हजार उन्नाइस साल वैशाख चार गते तेस्रो महाधिवेशन सुरु भयो तेस्रो महाधिवेशनमा करिब सबै क्षेत्रबाट कमरेडहरू आउनुभएको थियो महाधिवेशनमा प्रतिनिधि र पर्यवेक्षक गरी झण्डै एक सय बिसजनाको उपस्थिति थियो यो महाधिवेशन एघार दिनसम्म चल्यो तेस्रो महाधिवेशनको उद्घाटन पुष्पलालले गर्नुभएको थियो महाधिवेशन सम्पन्न गर्न जय गोविन्द शाह एकतेव आले र भरतराज जोशी भएको तीन सदस्यीय अध्यक्ष मण्डल चयन गरिएको थियो अन्तर्जुन सामञ्जस्य कमिटीले महाधिवेशन बोलाएको हुनाले यस कमिटिका तर्फबाट सचिव तुलसी लालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो तेस्रो महाधिवेशन एउटा ऐतिहासिक जिम्मेवारी पूरा गर्न गइरहेको थियो राजाको फौजी तानाशाही शासन विरोधी सङ्घर्षमा कम्युनिस्ट पार्टीको सशक्त भूमिका निरूपण गर्ने उद्देश्यबाट यो महाधिवेशन भइरहेको हुँदा यसबेला कम्युनिस्ट पार्टीमा बढी एकताको खाँचो थियो धेरै नेता कार्यकर्ता जेलमा बन्दी हुनुभयो त्यसैले यसबेला तेस्रो महाधिवेशनले अभूतपूर्व एकता कायम गर्दै सम्पूर्ण शक्ति तानाशाही विरोधी सङ्घर्षमा पर्छ भन्ने विचार गरी मैले पार्टीको विधान संशोधन गरेर अध्यक्ष र महामन्त्री दुईवटा पद राख्ने प्रस्ताव गरेँ तेस्रो महाधिवेशन गराउन महत्त्वपूर्ण भूमिका गर्नुभएका तुलसीलाललाई अध्यक्ष र पुष्पलाललाई महामन्त्री बनाउने मेरो प्रस्ताव थियो मैले यो प्रस्ताव राख्नुको उद्देश्य के थियो भने पार्टी सङ्गठन चलाउन तुलसीलाललाई गाह्रो पर्थ्यो त्यसकारण महामन्त्रीमा पुष्पलाल र राष्ट्रिय छवि र सबैलाई स्वीकार्य भएको व्यक्तित्व तुलसीलाललाई अध्यक्ष बनाउनु थियो दुवैको नेतृत्वमा तेस्रो महाधिवेशनलाई पूर्ण रूपमा सफल पारी तानासाई विरोधी सङ्घर्षमा कम्युनिस्ट पार्टीको उल्लेख्य र प्रभावकारी भूमिकालाई सुनिश्चित गर्नु थियो मेरो प्रस्ताव ठाडै अस्वीकार गरियो महाधिवेशन हलमा नै कति साथीहरूले त मलाई खाउला चाहिँ गर्नुभयो तेस्रो महाधिवेशनमा सुरुदेखि नै प्रतिनिधिहरूका बीचमा नराम्रो प्रचार सुरु भइरहेको रहेछ तेस्रो महाधिवेशनको तयारीका क्रममा पुष्पलाल कोलकाता जानुभएको थियो त्यहाँ उहाँले नेपाली काङ्ग्रेसका नेता सुवर्ण शमशेरसँग भेट गर्नुभएको थियो सुवर्ण शमशेरले महाधिवेशनका लागि चार हजार भारतीय रुपियाँ सहयोग दिएका रहेछन् यसै कुरालाई उल्टो पाल्टो पारेर केही कमरेडले पुष्पलालको विरोधमा प्रतिनिधिहरूका बीचमा कानेखुसी प्रचार सुरु गर्न थाल्नु भएको रहेछ यसले महाधिवेशनमा अस्वस्थ वातावरण नै बनाएको रहेछ अध्यक्ष र महामन्त्री दुई पद सृजना गर्ने मेरो प्रस्ताव ठाडै अस्वीकार हुनुमा यो पनि एउटा कारण बनेको रहेछ तेस्रो महाधिवेशनमा तानाशाही विरुद्धको सङ्घर्षका बेला आपसमा विवाद नगरौँ एक ढिक्का भएर उभियो भन्ने कुरा गराउन भागीरथ प्रयास गरियो तर त्यसमा सफल हुन सकिएन कार्यनीतिका सवालमा तुलसीलाल र हाम्रो विचार एउटै भयो भने पुष्पलालको विचार अर्को भयो जनताका खोसिएका सबै अधिकार फिर्ता गरेर राजामा निहित भएको सबै अधिकार जनताका हातमा ल्याउँ सम्प्रभुसत्ता सम्पन्न संसदको स्थापना गरौँ भन्ने हाम्रो कार्यनीतिक नारा थियो भने पुष्पलालले यसको विपक्षमा विघटित संसद पुनस्थापना गर भन्ने नारा अगाडि सार्नुभयो उहाँ भन्नुहुन्थ्यो भालुले जे खाएको छ त्यही नै छेर्नुपर्छ छेर भालु छेर तर उहाँको यस विचारसँग हामी सहमत हुन सकेनौँ हाम्रो विचारमा तानाशाही विरोधी सङ्घर्ष अर्थात् प्रजातन्त्र पुनर्बहाली गर्ने सङ्घर्ष एकाध दिनमा टुङ्गिने सङ्घर्ष होइन यो लामो सङ्घर्ष हो यसले ठुलो बलिदान खोज्छ यसको अर्थ राजनीतिक सन्तुलनमा पनि परिवर्तन आउँछ यस्तो परिवर्तित स्थितिमा आउने काङ्ग्रेसको चौहत्तर सिट नै र कम्युनिस्टको चार सिट हुनुपर्ने कस्तो कुरा भयो यसमा पनि विघटित संसदका कैयौँ संसदहरू राजातिर लागिसकेका थिए प्रजातन्त्रका विरुद्धमा उभिसकेका थिए प्रजातन्त्र स्थापना भएपछि पनि फेरि तिनलाई कसरी सांसद भनेर सम्मान गर्ने अर्को कुरा दुई हजार सातदेखि दुई हजार सत्र सालसम्मको राजनीतिक गतिविधि अवलोकन गर्ने हो भने पटक पटक राजाले जनताको अधिकारलाई खोज्ने काम गरेका छन् अब फेरि उही कमजोर संसद स्थापना किन गर्ने राजालाई फेरि राजनीतिमा हात हाल्न किन दिने यो मिल्दो कुरा भएन लामो कुर्बानीपछि आउने प्रजातन्त्रमा सबै अधिकार जनतामा निहित हुनुपर्छ सम्प्रभुता सम्पन्न संसदको स्थापना हुनुपर्छ भन्ने हाम्रो अडान थियो यसरी पुष्पलाल र हामी बीचमा फरक मत रह्यो महाधिवेशनका बेला थुनामा रहेकाले मोहन विक्रम सिंह अनुपस्थित हुनुहुन्थ्यो उहाँका तर्फबाट बलराम उपाध्यायले संविधान सभाको कार्यनीतिक प्रस्ताव पेश गर्नुभयो पहिलो तुलसीलालका तर्फबाट प्रस्तुत सम्प्रभुता सम्पन्न संसदको स्थापना गर दोस्रो पुष्पलालद्वारा प्रस्तुत विघटित प्रतिनिधि सभाको पुनस्थापना गरेर तेस्रो मोहन विक्रम सिंहका तर्फबाट प्रस्तुत संविधान सभाको निर्वाचन गर भन्ने तीनवटा कार्यनीतिक नारा महाधिवेशनमा देखा परे र तिनैमा मतदान भयो सम्प्रभुता सम्पन्न संसदको स्थापना गर भन्ने नारा अत्यधिक मतले पारित भयो कार्यनीतिक नारा नै तेस्रो महाधिवेशनको एउटा मात्र विषय थियो जसमा अल्पमत बहुमत गरी मतदानबाट निर्णय भएको थियो अरू सबै सर्वसम्मतिबाट निर्णय भएको थियो राष्ट्रिय प्रजातन्त्रको कार्य सम्बन्धी प्रस्ताव सर्वसम्मतिबाट पारित भएको थियो यस महाधिवेशनलाई भारतीय कम्युनिष्ट पार्टीको बनारस जिल्ला कमिटीले महाधिवेशन गर्ने थलो र प्रतिनिधिहरूको बसोबासको व्यवस्था लगायत अरू आइपर्ने कुरामा निकै ठूलो सहयोग गरेको थियो पुष्पलालले पछिका आफ्ना पुस्तकहरूमा मनमोहन तुलसीलाल र मलाई विभिन्न मिथ्या आरोप लगाई लेख्नु भएको छ यस प्रसङ्गमा एउटा चर्चा गर्नु सान्दर्भिक हुनेछ तेस्रो महाधिवेशनले पारित गरेको राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम कुनै अल्पमत बहुमतका आधारमा पारित भएको होइन यो त सर्वसम्मतिबाट पारित कार्यक्रम हो सत्य तथ्य कुरा के हो भने तेस्रो महाधिवेशन हुनुभन्दा केही समय अघि सन् उन्नाइस सय साठीमा मस्कोमा कम्युनिस्ट मजदुर पार्टीहरूको विश्व सम्मेलन भएको थियो जसमा सोभियत रुस चीन लगायत विश्वका एक्कासीवटा कम्युनिस्ट मजदुर पार्टीले भाग लिएका थिए उक्त सम्मेलनमा रुसबाट खुसेप चीनबाट लिउ साओची र देङ सियाओपिङ भारतबाट अजय घोष थिए भने नेपालबाट पनि कम्युनिस्ट पार्टीका प्रतिनिधिहरूले भाग लिएका थिए यो अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनले तेस्रो विश्वका मुलुकहरूका लागि राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पारित गरेको थियो त्यो कार्यक्रमको अङ्ग्रेजी उल्था भारतमा समेत आइपुगेको थिएन भारतीय कम्युनिस्ट पार्टीसँग सम्पर्क गर्दा उक्त कार्यक्रमको मोटो बुदा हामीले प्राप्त गरेका थियौँ एक्कासीवटा कम्युनिस्ट मजदुर पार्टीहरूको विश्व सम्मेलनबाट पारित भएको कार्यक्रम जसमा नेपालको कम्युनिस्ट पार्टीले पनि हस्ताक्षर गरेको छ त्यसले हामीले पनि समर्थन गर्नुपर्थ्यो रुस चीन भारत लगायतका देशका पार्टीहरूले समर्थन गरेको प्रस्तावलाई हामीले पनि अङ्गीकार गर्नै पर्थ्यो र विश्व कम्युनिस्ट आन्दोलनसँग हिँड्नै पर्थ्यो यो तेस्रो महाधिवेशनमा लुकाइ सिपाई गरेको कुरा होइन एक्कासीवटा कम्युनिस्ट मजदुर पार्टीहरूले गरेको निर्णयलाई सम्मान गर्दै पुष्पलाल तुलसीलाल लगायत हामी सबैको सहमतिबाट राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पारित भएको हो कसैले उक्त निर्णयमा हाम्रो समर्थन थिएन भन्छ भने त्यो इतिहासप्रतिको बेइमानी हो रुस र चीनका कम्युनिस्ट पार्टी बीचको मतभेदले विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ स्थितिको सृजना गर्यो भारतका अजय घोष भियतनामको कम्युनिस्ट पार्टी लगायत विश्वका प्रतिष्ठित कम्युनिस्ट नेताहरूले रुस र चीन दुवै देशका पार्टीलाई आपसमा कुराकानी गरी मतभेद टुङ्ग्याउन र विश्व कम्युनिस्ट आन्दोलनको रक्षा गर्न अनुरोध गरे उनीहरूको अनुरोधको साटो चीन र रुसको मतभेद सार्वजनिक हुँदै गयो विश्व कम्युनिस्ट आन्दोलनमा रुस र चीन अलग अलग खेमामा देखा परे रुस पक्षले राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम अघि सार्यो भने चीन पक्षले नौलो जनवादको कार्यक्रम अगाडि सार्यो यो कुरा स्पष्ट रूपले भारत पनि देखा पर्यो भारतीय कम्युनिस्ट पार्टीको एक पक्षले राष्ट्रिय प्रजातन्त्रको कार्यक्रमलाई बोकेर हिँड्न थाल्यो अर्को पक्षले नौलो जनवाद बोकेर हिँड्न थाल्यो तुलसीलाल र पुष्पलालले पनि अलग अलग पार्टी सञ्चालन गर्न थालेपछि पुष्पलालले नौलो जनवादको कार्यक्रम अघि सार्नुभयो भने तुलसीलालले रुसको खेमामा उभिएर राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम लिएर हिँड्न थाल्नुभयो पूर्व कोशी प्रान्तीय कमिटी स्वतन्त्र रूपमा सञ्चालन गर्न थालेपछि हामीले पूर्व कोशी प्रान्तीय सम्मेलन गर्यौँ यस सम्मेलनले नौलो जनवादको कार्यक्रम पारित गर्यो तेस्रो महाधिवेशनमा त राष्ट्रिय प्रजातन्त्रको कार्यक्रममा हामी सबैले समर्थन जनाएका नै थियौँ पुष्पलाल र हामी पूर्व कोशीका साथीहरूले नौलो जनवादी क्रान्तिको कार्यक्रम तेस्रो महाधिवेशन पश्चात रुस र चीनको विवादपछि अघि सारेका हौँ सत्य कुरा यही हो तेस्रो महाधिवेशनले राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम र सम्प्रभु सम्पन्न संसद स्थापनाको कार्यनीति पारित गर्यो तुलसीलालको प्रतिवेदनमाथि महाधिवेशनमा निकै संशोधन र सुझाव आए ती सबैलाई व्यवस्थित रूपमा प्रस्तुत गर्न नौजनाको कमिटी बन्यो र उक्त कमिटीबाट प्राप्त भएका संशोधन र सुझावहरू समेटी प्रतिवेदन तयार गर्न पाँच सदस्यीय आयोग बन्यो आयोगमा पुष्पलाल तुलसीलाल पुण्यप्रताप राणा र म थियौँ अर्को एकजना हिम्मकसिंह भण्डारी भए जस्तो लाग्छ तर ठ्याक्कै सम्झना भएन पुष्पलालले बहुमतको प्रतिवेदन हो तपाईँहरू नै बनाउनुहोस् भनेको मलाई सम्झना छ तुलसीलालले प्रस्तुत गरेको प्रतिवेदनमाथि विभिन्न उन्नाइसवटा समूहमा छलफल भएको थियो महाधिवेशनले पारित गरेका सुझावहरू समावेश गरी तेस्रो महाधिवेशनको प्रतिवेदन तयार भएको मैले भन्ने र प्रताप राणाले लेख्ने गरी यो प्रतिवेदन तयार भएको निश्चय नै प्रतिवेदनलाई महामन्त्री तुलसीलालले अनुमोदन गरेपछि मात्र टुङ्गो लागेको हो तसर्थ यो प्रतिवेदन तुलसीलालजीकै हो महाधिवेशनबाट पारित राष्ट्रिय प्रजातन्त्रको कार्यक्रमका मुख्य बुदाहरू यस्ता थिए सामन्ती व्यवस्थाको निर्मूल गरी किसानहरूको हित हुने खालको भूमि सुधार गर्ने जनतालाई सामन्ती शोषणबाट मुक्त गर्ने गाउँघरका किसानहरूलाई सामन्त जाली फटाहरूको मुद्दा मामिला नाजायज ऋण आदिबाट मुक्त गर्ने विदेशी पुँजी तथा अन्य सबै प्रकारका साम्राज्यवादी तथा विदेशी स्वार्थ र प्रभावबाट मुक्त गरी राष्ट्रिय उद्योग तथा व्यापारलाई स्वतन्त्र रूपले विस्तार गर्दै देशको द्रुत गतिले औद्योगिकरण गर्ने गोर्खा भर्ती केन्द्र जस्तो साम्राज्यवादी केन्द्र खारेज गर्ने तमाम असमान सन्धिहरूले आपसी सद्भाव मित्रता समानता र आपसी फाइदाका आधारमा संशोधन गर्ने समाजवादी देशहरूसँग घनिष्ठ मित्रता कायम गर्ने अन्तर्राष्ट्रिय मामिलामा साम्राज्यवाद र उपनिवेशवादको विरोध गर्ने विश्व शान्तिका निम्ति अथक प्रयास गर्ने सबै देशहरूसँग शान्ति मित्रता र आपसी सहयोगका आधारमा मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने देशको सार्वभौमिकता र स्वतन्त्रताको सुरक्षा गर्ने राष्ट्रिय हितलाई ध्यानमा राखी देशका विभिन्न जातिहरूको भाषा साहित्य तथा संस्कृतिको विकास गर्ने देशको चौतर्फी विकास गरी आम जनताको जीवनस्तर उठाउन देशमा देखा परेको शिक्षित अशिक्षित पूर्ण वा आंशिक सबै प्रकारका बेरोजगारी समस्याको अन्त्य गरी काम मामको सुनिश्चितता गर्ने शिक्षा स्वास्थ्य आदिको सस्तो समुचित प्रबन्ध गर्ने समाजमा व्याप्त तमाम कुरीति अन्त्य गर्ने मजदुरहरूको हित हुने गरी कल कारखानाको व्यवस्था गर्ने राष्ट्रका तमाम अङ्गहरूको प्रजातन्त्रीकरण गर्ने कुनै प्रकारको हुकुमी तथा एकतन्त्रीय हुकुमी शासनको विरोध गरी देशका जनताका निम्ति तमाम अधिराज्यभर स्वतन्त्रता भाषण छापाखाना सभा सङ्गठन जुलुस प्रदर्शन राजनीतिक पार्टीहरू र जनवर्गीय सङ्गठनहरू तथा अन्य सामाजिक सङ्गठनहरूको स्वतन्त्रतालाई सुनिश्चित गर्ने सरकारको नीति निर्धारण गर्ने कार्यमा भाग लिने जनतालाई विभिन्न काम गर्ने मौका प्रदान गर्ने त्यसै गरी तत्कालीन कार्यनीतिका सवालमा प्रतिवेदनले राजाका सबै शक्ति जनतामा हस्तान्तरण सर्वशक्ति सम्पन्न संसदको स्थापना भन्ने नारा अघि सार्यो र राजाको हुकुमी शाहीका विरुद्ध सङ्घर्ष नै प्रजातान्त्रिक पार्टीहरूका बीचमा एकताको बिन्दु हुन सक्छ भन्दै नेपाली काङ्ग्रेस लगायत सबै प्रजातान्त्रिक शक्तिहरूसँग निरङ्कुश पञ्चायती व्यवस्था विरोधी सङ्घर्षमा एक भई अघि बढ्न आह्वान गरेको थियो नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनले राजाको फौजी हुकुमी शासनको विरुद्ध शान्तिपूर्ण जनआन्दोलन गर्ने अठोट गर्यो उता नेपाली काङ्ग्रेसले हान र भाग सशस्त्र सङ्घर्ष चलाएको थियो मानिसहरू भन्थे काङ्ग्रेस हतियार चलाउने कम्युनिस्ट शान्तिपूर्ण आन्दोलन चलाउने कस्तो आश्चर्य तेस्रो महाधिवेशनले निर्दिष्ट गरेको शान्तिपूर्ण सङ्घर्षको बाटो सही हो भन्ने कुरा दुई हजार छयालिस सालको जनआन्दोलनबाट पुष्टि भयो तेस्रो महाधिवेशनले पारित गरेको राष्ट्रिय प्रजातन्त्रको कार्यक्रममा सामन्ती व्यवस्थाको पूर्ण अन्त गर्ने क्रान्तिकारी भूमि सुधार गर्ने विदेशी थिचुमिचुको अन्त्य गर्ने देशका उद्योग धन्दाको विकास गरी बेरोजगारी समस्या समाधान गर्ने भारतसँग भएको सन् उन्नाइस सय पचासको सन्धि लगायत सबै असमान सन्धिहरूलाई खारेज गरी राजाको फौजी तानासाई अन्त गरी मुलुकमा पूर्ण प्रजातन्त्रको बहाली गराउने कुरा समावेश गरिएका थिए नेपालको कम्युनिष्ट आन्दोलनको आधा शताब्दी लामो इतिहासमा एउटा सवाल के देखिन्छ भने पार्टी स्थापनाको सुरुका वर्षहरूमा भारतीय कम्युनिष्ट पार्टीबाट हामी प्रभावित भएका थियौँ त्यसपछि चीनमा माओ सितुङको नेतृत्वमा चिनिया क्रान्ति सफल भएपछि नौलो जनवादको कार्यक्रमले विश्वमा ठूलो प्रभाव पार्यो यसको प्रभाव हामी कहाँ पनि पर्यो माओले प्रतिपादन गरेको नौलो जनवादी कार्यक्रमलाई नेपालको कम्युनिष्ट आन्दोलनले धेरै कालसम्म आफ्नो विशिष्ट परिस्थितिमा आवश्यक परिमार्जन गरी स्वीकार गर्यो नौलो जनवादी कार्यक्रम होस् वा राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम कुनै पनि सैद्धान्तिक अवधारणा नेपालका कम्युनिस्टहरूले निर्माण गरेको भन्न मिल्दैन साँच्चै भन्यो भने नेपालका कम्युनिस्टहरूले आफ्नो देशका लागि निर्माण गरेको मौलिक कार्यक्रम भनेकै पाँचौँ महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादको कार्यक्रम नै हो पार्टीलाई दुरावस्थामा पुर्याइएको राजा महेन्द्रको अप्रजातान्त्रिक कार्यको समर्थन गरेको आरोपमा तेस्रो महाधिवेशनले डाक्टर केशरजङ रायमाझी शम्भुराम श्रेष्ठ कमर शाह डिपी अधिकारी र पिबी मल्ललाई केही समयका लागि पार्टीबाट निष्कासित गर्ने निर्णय भयो केन्द्रीय नेतृत्व चयन गर्दा हामी भारतीय कम्युनिस्ट पार्टीबाट प्रभावित भएछौँ भारतीय कम्युनिस्ट पार्टीमा राष्ट्रिय परिषद केन्द्रीय कार्यकारिणी समिति र सचिव मण्डलको व्यवस्था छ हामीले पनि त्यसै अनुरूप विधान संशोधन गऱ्यौँ मलाई के लाग्छ भने त्यसबेला हामीले गरेको यो काम ठिक थिएन राजाको फौजी तानासाहीको विरुद्धमा सशक्त शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने र त्यसका लागि डरो भूमिगत पार्टी चलाउनु पर्ने अवस्थामा खुकुलो खालको ठुलो तामझाम भएको सङ्गठन बनाइएछ त्यसबेला एकाउन्न सदस्यीय राष्ट्रिय परिषद गठन भयो त्यसमध्येबाट सत्र सदस्यीय कार्यकारिणी परिषद र सात सदस्यीय मन्त्रीमण्डलको निर्माण गरियो सचिवमण्डलमा महामन्त्री तुलसीलाल र सचिवहरूमा पुष्पलाल मनमोहन अधिकारी कृष्णराज वर्मा हिक्मत सिंह भण्डारी मोहन विक्रम सिंह र कमलराज रेग्मी छानिनुभयो मनमोहन अधिकारी कृष्णराज वर्मा मोहन विक्रम सिंह र कमलराज रेग्मी त्यसबेला जेलमा बन्दी भएको हुनाले उहाँहरूको ठाउँमा काम गर्न म प्रताप राणा भरतराज जोशी र जयगोविन्द शाह वैकल्पिक सेक्रेटेरिएट सदस्यमा छानियो पार्टीको नवनिर्वाचित समितिको पहिलो बैठकमा मैले पार्टीलाई राम्रोसँग अघि बढाउनका लागि एउटा प्रस्ताव राखेँ त्यो प्रस्ताव थियो पार्टीको हेडक्वार्टरमा पुष्पलाल र तुलसीलाल हुनुपर्छ मैले त्यस बखत भनेको थिएँ तपाईँहरू हाम्रा नेता हुनुहुन्छ हामी तपाईँहरूको नेतृत्वमा चल्छौँ हेडक्वार्टर तपाईँहरू दुईजनाले चलाउनुपर्छ हामी त जेलबाट नेताहरू छुटेर नआउन्जेलसम्मका लागि यहाँ छौँ नेतृत्व तपाईँहरूले चलाउनुपर्छ मैले गरेको प्रस्तावको सम्वाद यही थियो सबैको सहमति भई मेरो उक्त प्रस्ताव पारित भयो दुवैजनालाई हेडक्वार्टर जिम्मा लगाइयो उहाँहरूले सल्लाह गरी सम्पूर्ण पार्टीलाई नेतृत्व दिने ठहर गरियो र साथीहरूको कार्य विभाजन गरियो म पूर्वकोशी प्रान्तीय कमिटीको सचिव भएका कारणले मेरो जिम्मा पूर्वकोशी पर्यो त्यसै प्रकारले विभिन्न क्षेत्र र फाँटमा साथीहरू खटिनु भयो निरङ्कुश पञ्चायती शासनको विरोध गर्ने योजना अनुरूप जनकपुर लगायत केही ठाउँमा त पर्चा छर्ने र जुलुस निकाल्ने काम पनि हुन थाल्यो हामीले ठुलो विश्वास र आशाले पार्टी हेडक्वार्टर तुलसीलाल र पुष्पलाललाई जिम्मा लगाएका थियौँ नेताहरूले आपसमा सल्लाह गरी पार्टीलाई नेतृत्व प्रदान गर्नुहुनेछ भन्ने हाम्रो विश्वास थियो उहाँहरूले आपसमा सल्लाह गरी काम गर्ने र पार्टीले आन्दोलनमा अघि बढाउने काम गर्ने कुरा त परै जाओस् उहाँहरूबीच नै मतभेद पो देखिन थाल्यो उहाँहरूले आपसमा सल्लाह नगरी आफू खुसी काम गर्न थाल्नुभयो हामी आफ्नो कार्यक्षेत्रमा लागिरहेका थियौँ पूर्व कोशी प्रान्तीय कमिटीको सचिव र पूर्वाञ्चलको पनि इन्चार्ज भएको हुँदा मैले विराटनगरबाट पाएक पर्ने गरी भारतको फारबिसगञ्जमा पार्टी कार्यालय खोलेको थिएँ त्यसबेला म भूमिगत रूपमा देशभित्र बस्थेँ केन्द्रीय कमिटी र पोलिट ब्युरोको बैठकका लागि बनारस जानुपर्थ्यो फारबिसगञ्जबाट पूर्वाञ्चलभरि पार्टीको कामको रेखदेख गर्नुपर्थ्यो त्यसबेला पूर्वाञ्चलमा निकै राम्रा काम भएका थिए हामीले पूर्वकोशी प्रान्तीय कमिटीको पटक पटक बैठक गऱ्यौँ तिनपटक प्रान्तीय सम्मेलन पनि भयो हाम्रो कामको निकै विस्तार भएको थियो माथिल्लो फाँट तेह्रथुम ताप्लेजुङ भोजपुर र धनकुटामा पार्टी कामको विस्तार भएको थियो यता मोरङ सुनसरी र झापामा पनि पार्टी काम विस्तार भएको थियो खास गरी विद्यार्थी क्षेत्रमा बढी उत्साहपूर्ण काम भइरहेको थियो विद्यार्थीहरूको खुब चहल पहल थियो त्यसबेला सुकुम्बासी आन्दोलन चर्किएको थियो पुल झोडामा किसानहरूले सङ्घर्ष चलाएका थिए किसान आन्दोलनमा एकजना किसान मारिए ठुलो आन्दोलन उठेको थियो यसरी पूर्वाञ्चलमा हाम्रा गतिविधि निकै बढेका थिए त्यही अनुपातमा युवा विद्यार्थी र किसान हामीप्रति आकर्षित भइरहेका थिए र पूर्वकोशीमा पार्टीको उपस्थिति सबैले अनुभूति गर्न थालेका थिए उता बनारस बैठकमा गयो खिन्न हुनु सिवाय अरू केही पनि थिएन हरेक बैठकमा तुलसीलाल र पुष्पलालको विवादलाई टुङ्गो लगाउनु नै हाम्रो प्रमुख समस्या हुने गर्थ्यो जे भए पनि बैठकमा उठेका एजेन्डाहरू टुङ्गो लगाए हामी हाम्रो काममा फर्किन्थ्यौँ यही प्रक्रिया केही कालसम्म चलिरह्यो तेस्रो महाधिवेशनपछि हाम्रो पार्टीको केन्द्रीय कार्यालय बनारसको दसपुत्र गल्लीको एउटा भाडाको घरमा थियो हामी त्यहाँ बस्थ्यौँ त्यस समयमा हामीलाई निकै दुःख थियो हामी कैयौँ छाक खाना नखाई पनि बसेका छौँ भोको बस्दा आँखाको डिल मुनि कालो हुँदो रहेछ एक दिनको कुरा हो बी पढ्दाका मेरा सहपाठी गणेशराज शर्मा जो पछि चर्चित वरिष्ठ अधिवक्ता हुनुभयो उहाँसँग भेट भयो उहाँले खाना खान हिँड्नुहोस् भन्नुभयो मैले खाना खाइसकेँ भने उहाँले पत्याउनु भएन तपाईँको आँखाको डिल कालो भइसक्यो तपाईँले खाना नखाएको धेरै भएको छ हिँड्नुहोस् भन्दै उहाँले दशवास मेदघाटमा रहेको सिन्धी होटलमा लगी मासुको किमा र भात खुवाउनु भयो मैले त खाएँ तर अरू साथीहरू भोकै थिएँ त्यस्तै अर्को एकपटकको कुरा हो हामीले दुई दिनदेखि खाना खाएका थिएनौँ बेलुकीतिर पुष्पलाल र म बाटोमा हिँडिरहेका थियौँ एकजना मित्रले दस रुपियाँ दिए हामीले सातु र नुन खुर्सानी किनेर ल्यायौँ भोक कति नै लागेको थियो कोठामा आउँदा बत्ती गएको बेला परेको थियो मैनबत्ती बालेर साथीहरूलाई कागजमा सातु बाँड्यो नुन खुर्सानी र पानीमा सातु फिटेर सबैले खान थाल्यौँ खाँदा खाँदै बत्ती आयो त्यसपछि हेर्दा सातुमा त किरै किरा रहेछ कति खाइसक्यो हातमा भएको सातुमा स्याउ स्याउती किरा किलकिल लाग्यो अत्यधिक दुःखका दिन थिए त्यस्ताका तेस्रो महाधिवेशनले राजाले खोसेको अधिकार फिर्ता गराउने र दुई हजार सात सालदेखि हरेक पटक राजाबाट धोका पाइएको हुनाले अबको संसद बलियो र सर्वोच्च प्रभुता सम्पन्न हुनुपर्छ संसदको मातत्मा संवैधानिक राजा हुनुपर्छ भन्ने प्रष्ट सोचको साथ प्रभुता सम्पन्न संसदको स्थापना गर भन्ने नारा अगाडि बढाइएको थियो यो प्रजातन्त्रको लडाईँ शान्तिपूर्ण लड्न सकिन्छ यसका लागि नेपाली काङ्ग्रेस लगायत सबैसँग कार्यगत एकता गरिकन अघि बढ्नुपर्छ भन्ने आह्वान भएको थियो तेस्रो महाधिवेशनले निर्माण गरेको पार्टी छिन्न भिन्न भयो तर यस महाधिवेशनले देखाएको राजनैतिक दिशाबोध ऐतिहासिक रूपमा प्रमाणित भएको छ दुई हजार उन्नाइस सालमा नेकपाको तेस्रो महाधिवेशनले उठाएको आवाज दुई हजार छयालिस सालको जनआन्दोलनमा मुखरित भयो दुई हजार छयालिस सालको संयुक्त जनआन्दोलन शान्तिपूर्ण थियो राजाले घुँडा टेके र जनताको हातमा सार्वभौमिकता भएको संविधान जारी भयो